गर्ने गर्छौँ र बिहिबार हामी विशेष गरी एकल गीत सङ्गीतहरू तपाईँको माझमा राख्छौँ र अरू दिनहरूमा लोकगीत सङ्गीतको बजारमा चर्चामा आएका गीत सङ्गीतहरू तपाईँको माझमा राख्छौँ आज पनि तिनै चर्चित लोकभाकाहरूको साथमा उपस्थित भइसकेका छौँ लोकसङ्कारको व्यवसाय लिएर र यति बेला तपाईँले लोकझङ्कारको यो श्रृङ्खलालाई रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्स ट्युन गरेर त सुनिराख्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ आजको बसाइमा विशेष गरी मैले भर्खरै बजारमा आएका भाकाहरू तपाईँको माझमा लिएर आएको छु निकै नै चर्चित आवाजहरू तपाईँको माझमा लिएर आएको छु र लोकझङ्कारको यो व्यवसायलाई सुरुवात गरौँ एउटा निकै नै मिठो भाकाबाट राजु ढकाल अनि देवी घरतीको आवाज रहेको भाका हो तिम्रै तस्विर प्यारो लाग्छ सानो सानो तिम्रै बिरलाको छ तिम्रै तस्बिर प्यारो लाछ खाली तिम्रै झझलको आइरहन्छ तिमी बिना दिन काट्नै गाह्रो भाछ तिम्रै झलको पल पलमा छ दिन सानो तिम्रै पिर्लाको छ तिम्रै तस्बिर प्यारो लाछ खाली तिम्रै छाछाको आइरहन्छ काट्नै गाह्रो भाछ सानो खाले तिम्रै छाछालको आइरहन्छ तिमी बिना दिन काट्नै गाह्रो भाछ तिम्रै तस्बिर प्यारो लाछ खाली तिम्रै झझको आइरहन्छ तिमी बिना दिन काट्नै गाह्रो भाछ राति मने लाग्दैन तिम्रै तस्बिर छ्यापेर नसोती तिम्रै तस्बिर प्यारो लाछ खाली तिम्रै छ आइरा तिमी बिना दिन काट्नै गाह्रो छ खाली तिम्रै को आइरहन्छ तिमी बिना दिन काट्नै गाह्रो छ तिम्रै तस्बिर प्यारो लाग्छ सानो खालि तिम्रै झुसलको आइरहन्छ तिमी बिना दिन काट्ने गाह्रो भाषा सानो निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ राजु ढकाल अनि देवी खर्तीको आवाज रहेको भाका हो लोकसङ्कारको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय चार थप्लो बाज मेघहर्जमा तपाईँलाई थाहा नै छ लोकसङ्कारको व्यवसाय लिएर हामी हरेक दिन आउने गर्छौँ नौ बजेको नेपालवाणी समाचार लगत्तै आउँछौँ करिब करिब दस बजेसम्म सँगै रहन्छौँ र यस्तै सुमधुर लोकधुरी भाकाहरू तपाईँको माझमा राख्छौँ विशेष गरी हामी आइतबार र बुधबारको श्रृङ्खलामा लोकगीत सङ्गीतको क्षेत्रमा लाग्नुभएका स्रष्टासँग कुराकानी गर्छौँ र त्यस्तै गरी बिहिबार एकल गीत सङ्गीतहरू मात्र तपाईँको माझमा प्रस्तुत गर्छौँ र अन्य दिनहरूमा यस्तै चर्चित लोकभाकाहरू पुराना लोकभाकाहरू तपाईँको माझमा राख्छौँ आज मैले विशेष गरी भर्खरै बजारमा आएका निकै नै उत्कृष्ट लोकभाकाहरूलाई तपाईँको माझमा लिएर आएको छु र प्रस्तुत पनि गरिराखेको छु यति बेला फेरि पनि हामी अर्को एउटा मिठो भाका नै सुन्छौँ तपाईँलाई निकै नै मनपर्छ नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा निकै नै चर्चित भइसक्नु भएको छ गायक खुमन अधिकारी यति बेला उनी चर्चित गायक खुमन अधिकारी अनि पुनकला विशीको आवाज रहेको भाका बाबुराम बोहराको लय तथा खुमन अधिकारीको शब्द मा तपाईँको माझमा राख्न चाहन्छु सम्झिरहन्छु मायालाई यो मिठो भाका लोकसङ्कारको बसाइमा मात्र तपाईँको लागि पला पाला पाला कहाँ छौ ए मेरो मुठो भेटनालाई आउँथे म चारी भाइ भोर भोर उड्दै पानी भाइ बग्दै सला सला साथैमा जुन छ मेरो सम्झिरहन्छु मायालाई हरेक पल पल कहाँ छौ ए मेरो मुठो भेटनालाई आउँथे म चारी भए भुरु भुरु उड्दै पानी भए बग्दै सल सल चारी भए भुरु भुरु उड्दै पानी भए बग्दै सल सल तिम्रो पला पला कहाँ छौ ए मेरो मुठो भेट्नलाई आउँथे चारी भाइ भुरु भुरु उड्दै पानी भाइ बग्दै सला सला जोखाना नआउँदा तिमी भएको ठाउँ थाहा नपाउँदा सम्झिरहन्छु माया देख पाला पाला कहाँ छौ ए मेरो मुठो भेटनालाई आउँथे चारी भाइ भोर भोर उड्दै पानी भाइ बग्दै सला सला चारी भाइ भोर भोर उड्दै पानी भाइ बग्दै सला सला गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण छोटो व्यवसायिक विश्राम पछाडि तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु कार्यक्रममा लोकसङ्कारको व्यवसायमा र लोकसङ्कारको यो श्रृङ्खला तपाईँले यति बेला रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरू ट्युन गरेर सुनिराख्नु भएको छ विशेष गरी नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका लोकभाकाहरूलाई तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ त्यसो त लोकसङ्कारको व्यवसायमा हामी नयाँ नयाँ गीत सङ्गीत मात्र तपाईँको माझमा प्रस्तुत गर्दैनौँ पुराना पुराना गीत सङ्गीतहरू केही समय अगाडि चर्चामा रहेका गीत सङ्गीतहरू अझ भनौँ धेरै पुराना पुराना गीत सङ्गीतहरू पनि तपाईँको माझमा राख्ने नै राखिराखेका छौँ र राख्ने नै छौँ र आजको लोकसङ्कारको यो श्रृङ्खलामा भने मैले विशेष गरी अहिले नेपाली लोकगीत सङ्गीतको बजारमा हालसालै भित्रिएका चर्चामा रहेका गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गरिराखेको छु आशा छ तपाईँले पनि यति बेला मलाई सुनिराख्नु भएको छ साथ दिइराख्नु भएको छ र यति बेला लोकसङ्कारको यो श्रृङ्खलालाई फेरि पनि अगाडि बढाउन चाहन्छु अर्को एउटा चर्चित लोकभाकाबाट जुन भाका पनि भर्खरै बजारमा आएको छ तपाईँ सुनपडको माझमा लोकसङ्कारको अबको बसाइमा राख्छु हाँस्न सिका सानो अर्पित उनैमा उनलाई बाहेक सोच्दिन कुनैमा कति दिन रुने हो हाँसीको कोही भएनन् हाम्रो माया प्रेम बुझ्ने एक अर्का बिना नै बाँच्न सिको समर्पित हुनैमा उनलाई बाहेक सोच्दिन कुनैमा कति दिन रुने हो हाँसिएको अब कोही भएनन् हाम्रो माया प्रेम बुझ्ने यहाँ एक अर्का बिना नै बाँच्न सिकौ कोही भएनन् हाम्रो माया प्रेम बुझ्ने एक अर्का बिना नै बाँच्न सिकौ यो धरतीमा कसले जुन छुनेछ विजय त सत्यकै हुनेछ कति दिन रुने हो हाँस्न अब कोही भएनन् हाम्रो माया प्रेम बुझ्ने यहाँ एक अर्का बिना नै भएन हाम्रो माया प्रेम बुझ्ने एकअर्का अभिनाने बाँच्न सिकाउँ भनेकै नै मर्मेश्वरसी भाका तपाईँले सुनिसक्नु भएको छ लोकसङ्कारको यो श्रृङ्खला तपाईँ सुनिराख्नु भएको छ यस्तै यस्तै लोक भाकाहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ आजको श्रृङ्खलामा अलिक फरक गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गरिराखेको छु नयाँ नयाँ भर्खरै बजारमा आएका तर त्यति बजिसकेका छैनन् भर्खरै बजारमा आएका छन् यी गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गरिराखेको छु र लोकसङ्कारको लगभग अन्त अन्तमा पनि आइपुग्न लागिसकेका छौँ जी होस् यति जेलसम्म तपाईँले लोकसङ्कारको यो श्रृङ्खलालाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकै नाममा रहेर हामीलाई साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र त्यस्तै गरी यति जेलसम्म प्राविधिक साथ दिनुभएको थियो प्राविधिक मित्र रिजनले रिजनलाई धेरै धेरै धन्यवाद दिन्छु र लोकसङ्कारको आजको श्रृङ्खलाबाट म प्रतीक्षा पनि छुटिन्छु अन्तमा तपाईँ सम्पूर्णको माझमा एउटा रमाइलो भाका छोड्छु रोदी घरमा गाँस र बास बाह्रमासे मायाको ग्यास यो भाका तपाईँको माझमा छाड्दै लोकसङ्कारको व्यवसायबाट छुटिएँ नमस्कार आजको दर्पण सुन्नु होला रेडियो अर्पण